कुनै पत्तो भएन आउने जाने धेरै छन् नि उनको कुनै वास्ता छैन उनको सामु गई सोधे कि भयो लौ भन सानो बोल्नै नसक्ने रहेछन् बारे खै कसरी मैले जानु पौटरिँदै ग्वार मागे के भयो खै उनलाई बरे आए जनता सबै इसारामा भइन् ठहरै नमस्कार कार्यक्रम साहित्य सङ्गीत मनको आवाज सुनेर बस्नुहुने सम्पूर्ण बुबामा दाजुभाइ तथा म सञ्चालक कृष्ण सर्टुङ्गे कार्यक्रमभित्र प्रवेश गरिसकेका छौँ गत हप्तामा जस्तै यो हप्तामा पनि हामी करिब आधा घन्टा तपाईँहरू माझ रहनेछौँ आठ पिएमदेखि आठ तिस पिएमसम्म हामीहरू तपाईँहरू माझ रहेर तपाईँहरूका पत्रहरूलाई अगाडि बढाउँछौँ तपाईँका लेख रचनाहरूलाई र तपाईँका योभन्दा अगाडिका कार्यक्रमहरूले अरू सुनेर धेरै सुझाव सल्लाह र प्रतिक्रिया दिनुभएको छ र त्यसमा धेरै धेरै धन्यवाद दिन चाहन्छु र कार्यक्रमको डोइलो अगाडि हालौँ यो मिठो साङ्गीतिक आवाज त्यस पछाडि तपाईँको लेख रचनालाई अगाडि बढाउन चाहन्छु ईश्वरलाई मायाले झुक्यायो भुल्न छुटा भने कि मैले हुँदैन भनेको सै झुक्यायो मैसो डराई मैसो

咚呀呦，哎呀呀，咿呀呀，咚呀呦，咚呀呦，丰收的呀咿呀呀，来就呀呦，咱们山村里头过着一年呀，一年呀的甜来一年呀就呀呦，哎呀呀，咿呀呀，咚呀呦，咚呀。 सो दिनुभएको थियो बद्री पङ्गेनी चन्दा अर्याल शब्द एकनाथ भण्डारी थियो र हामी कार्यक्रम साहित्य सङ्गीत मनको आवाजमा छौँ र तपाईँहरूको पत्रलाई म अगाडि बढाउन चाहन्छु मेरो हातमा गजल परेको छ खगेन्द्र अधिकारी अमृत सुर्खेतदेखि उहाँले पत्र पठाउनु भएको रहेछ उहाँको गजललाई म यसरी अगाडि बढाउन चाहन्छु मैले पिएको चिसो पानीको याद आयो मैले पिएको चिसो पानीको याद आयो सँगै लेखेकी सखी पानीको याद आयो कहाँ होली त्यो के गर्दै होली दुनियाँमा कहाँ होली के गर्दै होली दुनियाँमा टुटे बोली बोल्ने सानीको याद आयो लाग्यो कि भोग भनी खाजा पनि बाँठी लाग्यो कि भोग भनी खाजा पनि बाँठी खाली पेट हुँदा उनी दादीको याद आयो सपनीमा झस्काउन कहाँबाट आएछे झस्का सपनीमा झस्काउन कहाँबाट आएछे एउटै पछ्यौरी खिच्चा तानीको ठी गालामा बाहिर विष देखाएर हृदयमा माया राख्ने पानीको याद आयो मैले पिएको चिसो पानीको याद आयो सँगै लेखेकी सखी नानीको याद आयो भनेर कविन्द्र अधिकारी अमृतले यो गजल पठाउनु भएको रहेछ धेरै धेरै धन्यवाद दिन चाहन्छु र खुसी पनि लाग्यो तपाईँका यी सा नानीसँग खेलेका रमाएका क्षेत्रहरूलाई तपाईँ तपाईँले यस गजलमा व्यक्त गर्नुभएको रहेछ र यसै गरेर फेरि मेरो हातमा अर्को पत्र म उठाउन चाहन्छु उहाँको नाम रहेको छ बेल थापा प्रयास भनेर भन्नुहुन्छ बगेनी छ भानुमती तनहु हाल साउदी अरबदेखि उहाँले पठाउनु पठाउनु भएको रहेछ उहाँको शीर्षकको नाम छ मानिसको जिन्दगी भनेर भन्नुहुन्छ र उहाँको रचनालाई यसरी आग्रह गर्न चाहन्छु मानिसको जिन्दगी कर्कलाको पानी हो कहिले कता बग्छ ठेगानै हुँदैन मानिसको जिन्दगी दुई दिनको घाम छाला हो कहिले कता झुल्किन्छ भत्ते हुँदैन मानिसको जिन्दगी मायाको नाटक हो नाटकको कहानी कहाँ पुग्छ थाहै पाइन्न मानिसको जिन्दगी रमितेको रमिता हो कुन रमिते कस्तो हुन्छ चिन्नै सकिन्न मानिसको जिन्दगी दुई मुटुको मिलन हो कहिले मिलन हुन्छ भन्नै सकिन्न मानिसको जिन्दगी परमेश्वरको खेल नहो कहिले कसरी मिट्टी पुग्छ थाहै हुँदैन भनेर उहाँले लेख्नु भएको रहेछ बेलबास बेल थापा प्रयास उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यस सङ्गीत मनको आवाज कार्यक्रमलाई सम्झेर तपाईँहरूले लेख रचनाहरू पठाउनु भएको छ धेरै धेरै छ पत्रहरू र म क्रम उत्थान गर्दै जानेछु र तपाईँहरूलाई म यो जानकारी पनि गराउन चाहन्छु कि तपाईँका लेख रचनाहरू अझै पनि धेरै आउनेछ र आशा गर्नेछु पठाउनु हुनेछ र तपाईँहरूले यो इमेलमा तपाईँका लेख रचनाहरू पठाउन सक्नुहुनेछ साहित्य डट सङ्गीत एट द रेट जिमेल डट कम कृष्ण सर्टुङ्गे एट द रेट याहु डट कम फेरि म एक कृष्ण सर्टुङ्गे एट द रेट याहु डट कम मा तपाईँहरूले आफ्ना रचनाहरूलाई पठाउन सक्नुहुनेछ यो इमेलमा र तपाईँका रचनाहरूलाई म प्रकाशित गर्नेछु वाचन गर्नेछु र फेरि यो छोटो सङ्गीतको आवाज तपाईँहरूमा राख्न चाहन्छु साहित्य सङ्गीत भएको कारणले गर्दाखेरि सङ्गीतलाई पनि जोड्ने जोड्नुपर्ने हुन्छ त्यसैले यो सङ्गीत सुनौँ त्यसपछि म तपाईँका रचनाहरूलाई मायाले बाँधेको छ भने यो जिन्दगी मायाले बाँधेको छ भने यो जिन्दगी के माया गर्नु के माया गर्नु मुखाले तिमीलाई भनेर भन्ने मनले जाऊ जाऊ जाऊ भनेको छ भने नजिकै पर्नु हुन्न र के माया के माया के माया गर्नु हुन्न মায়াল বাঁধিয়ে গোছা ভাঙিল জিন্দগি কে মায়া করুন নয়া you would I. म कति थाम सानो तिम्रै लागि बेहुराले म कति थाम सानो तिम्रै लागि बेहुराले बेसी छैन आले मलाई नै भनेर भने मनले जाउ जाऊ जाऊ भनेको छ भने नजिकै पर्नु हुन र के माया के माया के माया गर्नु हुन र मराल बाँधिएको छ भने यो जिन्दगी के माया गर्नुहुन्न र के माया गर्नुहुन्न र के माया गर्नुहुन्न र के माया गर्नुहुन्न र हजुर यो गीतमा स्वर दिनुभएको थियो हेमन्त शर्मा शब्द सुरेश अधिकारीले गर्नुभएको थियो र हामी तपाईँहरू माझ रहेर तपाईँका लेख रचनाहरूलाई म वाचन गरिरहेको छु साहित्य सङ्गीत मनको आवाज कार्यक्रममा रहेर तपाईँहरूले सुनिराख्नु भएको छ पक्कै पनि र तपाईँहरूलाई फेरि यो अर्को के जानकारी गर्न चाहन्छु भन्दा तपाईँहरूले यो कार्यक्रम पुरा विवरण पढ्न र सुन्नको लागि ब्लग साहित्य सङ्गीत मनको आवाज डट कम खोलेर सुन्न सक्नुहुनेछ र बाँकी यसभन्दा अगाडिका प्रोग्राम कार्यक्रम अनलाइन रेडियो र फेरि म पत्रलाई उठान गर्छु मेरो हातमा फेरि अर्को पत्र परेको छ उहाँको कविता रहेको छ उहाँको कवितालाई म अगाडि बढाउन चाहन्छु उहाँको नाम रहेको छ सुरज गिरी नम्बर परासीदेखि उहाँले पठाउनु भएको रहेछ अब म उहाँको कवितालाई यसरी अगाडि बढाउन चाहन्छु चन्द्र गयो शीतल झर्यो चन्द्र गयो शीत झर्यो सोच्थे तिम्रो आँसु पो रहेछ आफैलाई बिराही सोध्थे तिम्रो मन पो रहेछ थाहा थिएन मलाई त्यो मनको बाघ के पीरा आउँछ खै पछि हाम्रो साथ आँसुले आज यो सारा शरीर रोएछ तिम्रो मन रोएछ गयो छोडेर जसलाई सम्झनु व्यर्थ छ आफ्ना भन्ने सबैको आफ्नै स्वार्थ छ मनभित्र मेरो पीर र व्यथाको गएछ तर तिम्रो मन पुरोएछ उठ हिँड जाऊ घर नमान पिर कसलाई भन्नु मेरो मन छैन तिर अतीतका कुराले यो मनमा छोएछ कठै मेरो मनको रोएछ चन्द्र चन्द्र गयो शीतल झऱ्यो सोच्थे तिम्रो मन रोएछ चन्द्र गयो शीतल झऱ्यो सोच्थे तिम्रो मन रोएछ भनेर लेख्नु भएको रहेछ सुरेश सुरज गिरी परासीदेखि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु साह्रै मिठो छ तपाईँको कविता आगामी दिनहरूमा पनि सम्झिँदै गर्नुहोला भन्न चाहन्छु सुरज गिरीलाई र फेरि म अर्को उहाँको कवितै रहेछ उहाँलाई उहाँको पनि म उत्थान गरिहाल्छु उहाँको भावना शीर्षक उहाँको नाम रहेको छ परिसी कान्छो कृष्ण गुल्मी नेपालदेखि उहाँले पठाउनु भएको रहेछ गर्भको पीडा जन्मको मर्म मुटुमै खोपेर राख आमाको न्यानो मायाले छोपेर हजार सुख हजार सपना साँचेको सन्तान आमाको हेरचाह गरेर धर्मले बन्धु छ है महान गरिब हुँ म गरिब गरिबकै जिन्दगी बिताउँछु म त दुःखमा रोइरहेको छु धनीसँग टक्कर लिन सक्दिनँ म गरिबमा जन्म जन्म लिए गरिबमै रमाउने छु साथ दिने प्रयास नगर प्रेमी तिमीले म त दुःखमा रोइरहेको छु जुनी भरि सँगै जिउला नभन तिमीले म त गरिबमै रमाइरहेको छु भनेर भन्ने हुनुहुन्छ पदेशी कान्छो कृष्णले उहाँले आफ्नो आमाप्रति पनि थोरै भावहरू मिसाउनु भएको रहेछ साह्रै खुसी लाग्यो र गरिब हौँ भनेर पनि भन्नुहुन्छ तर हामी गरिब होइनौँ हामी गरिब छैनौँ किनकि तपाईँको धन मन छ र तपाईँका लेख रचनाहरू हामी यो कार्यक्रममा सम्झिनु भएको छ र यो कार्यक्रममा साहित्य सङ्गीत मनको आवाजमा पेस गर्नुभएको छ र तपाईँका भावनाहरूलाई तपाईँका लेख रचनाहरूलाई म प्रकाशित गरिरहेको छु त्यसैले तपाईँका मन तन मनहरू गरिब छैन बरु माझ रहेर तपाईँका लेख रचनाहरूलाई वाचन गरिरहेको छु तपाईँहरूका लेख रचनाहरू धेरैभन्दा धेरै छन् र अब कार्यक्रमको अन्त्य अन्त्यमा पनि हामी आइपुगेका छौँ र प्रायोगिकमा रहेर दुवैजनाले हात हल्लाउने रातो पट्टि भएको छ अब म तपाईँहरूमा पीडा दिनुपर्ने हुन्छ त्यसैले अब आउने हप्तामा आवाज भेट हुने बाचा गर्दै यस आजको कार्यक्रमदेखि बिदा हुन चाहन्छु शुभ रात्रि शुभ दिन यो मिठो साङ्गीतिक आवाज छोड्दै बिदा हुन चाहन्छु चिया बित्ति गएन पिया बित्ति गएन भन्ने गीत गएन एउटै गीत दुई पैसा खर्च भयो दुई हजार पनि भएन पैसा पैसा निकाल्दा दुई लाख पैसा खर्च आउँदाखेरि हजार पनि भएन सिआर बेटी गरेन सिआर बेटी गरेन एउटै गीत निकाल्दा दुई लाख पैसा खर्च दुई लाखको आम्दानी हजार पनि भएन I'm not going to be able to do that. I'm not going to be